श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गते मनसा पश्यन्ति योगिनो यस्यान्तं न विदुःसुरासुरगणा सुरगणा देवाय तस्मै नमः श्रीमच्चन्दनचर्चितोज्ज्वलबपु शुक्लाम्बरामल्लिका मालालङ्कृतकुण्डला प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमा नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरये शान्त अवस्थामा श्री सुस्तानी व्रत कथा सुनिरहेका सोच्दैछन् ती सानी नाबालक पाँच वर्ष कि गोमा ब्राह्मणीलाई यसरी महादेवले श्राप दिनु के ठिक थियो त जो अज्ञान थिइन् अत्यन्त अज्ञानी थिइन् जो न त श्री महादेवलाई चिन्दथिन् न त वास्तवै भन्ने हो भने ती जोगीको अनादर नै जसले गरेकी थिइन् आफ्नो कर्म गरिरहेकी अवस्थामा उनले केही क्षणको लागि ती जोगीलाई अल्मलाइदिन् के यति मात्र गल्तीको कारणले त्यति ठूलो श्राप दिनु ठिक थियो त मनमा अगस्त्य मुनिले यी सारा प्रश्नहरूलाई उब्जाइरहे तब मौका पाई श्री कुमारजीसँग यी सबै प्रश्नहरू राखे तब कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि यो सब श्री महादेवका लीलाहरू हुन् यो ब्रह्मलाई सन्तुलनमा राख्नको निमित्त उहाँबाट कस्तो कस्तो लीला हुन्छ यो कसैले बुझ्दैन ब्रह्मा विष्णु र शिव सकल यी तिनबाट कस्ता कस्ता अवस्थाहरू आउने हुन् वा उनीहरूबाट के कस्ता चरित्रहरू देखिन पाउने हो यो कसैलाई थाहा छैन हे अगस्त मुनि उनी चमत्कार र लीलाहरूका कारणबाटै यो श्राप गोमाले पाएकी हुन् यसमा पनि कुनै न कुनै रहस्य अवश्य हुनुपर्दछ हे अगस्त्य मुनि अब अगाडिको प्रसङ्ग सुन्नुहोस् कुमारी गोमा भिक्षुक रूप श्री महादेवको श्राप सुनेर अति नै दुखित भइरहेकी थिइन् केही क्षणपछि गङ्गामा स्नान गर्न गएका शिवभट्ट ब्राह्मण सती ब्राह्मणीले स्नान सध्या सकेर हरिहरको पूजा गरी सुवर्ण आदि नाना द्रव्य दान गरी सधैँका झैँ घर फर्के र घरमा आफ्नो प्यारी छोरी घुमाले रोइरहेको देखेर हे पुत्री किन रोएकी के दुःख पर्यो यति पनि सोद्धा गोमा भन्दछिन् हे माता पिता गङ्गा स्नान गर्न तपाईँहरू गएपछि म अक्षता केलाइरहेकी थिएँ भिक्षुक आएर भिक्षा मागे पख यो अक्षता केलाई सकिन लागेको छ सकिएपछि भिक्षा दिन्छु भनेर पर्खाइराखे अक्षता केलाई सकेर भिक्षा लिएर दिन भनेर गएँ भिक्षुकले हे ब्राह्मणी पुत्री यतिका बेर पर्खाई बल्ल भिक्षा दिन आइस त्यो भिक्षा म लिन्न दिने भए तेरो पिताले पूजा गर्न तैँले केलाई राखेको अक्षता भिक्षा दे भने र मैले दिने भए ल्याऊ मैले दिएको लिने भए ल्याऊ नलिने भए अक्षता त म दिन्न भने यतिकैमा भिक्षुक रिसाएर हे पापिष्टे तैँले अहङ्कारले भिच्या दिनस् तँलाई श्राप दिन्छु हेर त सात वर्ष कि हुँदा सत्तरी वर्षको बुढोसँग तेरो विवाह होस् फेरि तेरा माता पिताले महाकष्ट गरी सिद्धि गणेशको सेवा गरी पाएको सम्पत्तिको पनि नाश होस् फेरि तँलाई पनि नाना तरहको दुःख होस् फेरि तेरा माता पिता पनि चाँडै नै मरिजाउन् यति भनेर ढमरु बजाई श्राप गरी गए भनिन् घुमाको कुरा सुनि शिवभट्ट ब्राह्मण भन्दछन् हे पुत्री यो कस्तो स्थिति आइपर्यो को होला नि त ती जसले तिमीलाई यस्तो श्राप दिइगयो निकै बेरसम्म छोरीकै साथमा सती ब्राह्मण रोइरहन् हे स्वामी यो कस्तो स्थिति हामीले देख्नु पर्यो हजुरले तत्काल पत्ता लाउनु पर्यो ती श्राप दिने को रहेछन् विचार गरेर हेर्नुहोस् त हामीलाई श्रापबाट पनि उनले मुक्त दिन सक्छन् कि धेरै भएरसम्म आमा छोरी त्यहीँ बसेर रोइरहे यो कस्तो श्राप सती ब्राह्मणीको पनि त्यही नै भनाइ थियो यो अज्ञान नाबालकले के नै जानेकी थिए र यसलाई यति ठुलो श्राप दिनु पर्यो हे स्वामी तत्काल पत्ता लाउनु पर्यो कि ती जोगी को रहेछन् तब शिवभट्ट ब्राह्मणले आफ्ना आराध्य देव हरिहरलाई सम्झी यी श्राप दिने को रहेछन् भनी विचार गर्नतर्फ लागे तब उनले थाहा पाए कि श्राप दिने स्वयं महादेव पो हुनुहुँदो रहेछ ओहो यो त अद्भुत अचम्म भयो सती ब्राह्मणी भने छोरीलाई सम्झाउँदै थिइन् हे छोरी जसले जसरी श्राप दिएको पनि लाग्छ र ती जोगीले दिएको श्राप लाग्छ नै भन्नु के छ र ती कोथे जोगी किन दिए तसर्थ हामीले दुःख गर्नु ठिक छैन तब शिव भट्ट ब्राह्मण नजिकै आए र भने हे प्रिय ती श्राप दिने त महादेव पो रहेछन् तिनले दिएको श्राप त अवश्य लाग्छ ठिकै छ अब रुनु छैन नरौ भनेर अनेक तरहले बुझाए त्यसपछि बिस्तारै बिस्तारै गभभ्रामणै छ वर्ष कि लागिन् तब शिव भट्टले पत्नी सती ब्राह्मणीसँग सल्लाह गरेर गोमालाई कन्यादान दिन भने ठाउँ ठाउँमा योग्य भर खोज्न ब्राह्मणहरू पठाए जगदीश्वर श्री महादेवको श्रापले गर्दा गोमालाई कन्यादान दिने ब्राह्मण पाउन सकेनन् शिव भट्टले आफै जहाँ तहाँ खोजी गर्दै हिँडे आफूले भने जस्तो ब्राह्मण फेला पार्न सकेनन् र गङ्गामा गएर स्नान गर्न लागेका ब्राह्मणलाई पनि हेरे त्यहाँ पनि आफ्नो इच्छाले चाहे जस्तो वर पाएनन् तब मनमा हरेस खाएर हार मानि घरतर्फ आउँदै गर्दा कुप्रो कान नसुन्ने डेढो कैलो आँखी भाउ भएको दारा निस्केको कपालका रौँ सेतो भएर पाकेको कालो कालो मुखबाट र्याल बगाइरहने सत्तरी वर्षको शिलासन गरी सन्ध्या गर्न लागेका शिव शर्मा नाउँ भएका बुढा बाहुनलाई देखि शिव भट्ट ब्राह्मणले तिनलाई धेरै बेरसम्म हेरिरहे शिव शर्मा सन्ध्या सके तिमी कहो कहाँबाट आयो मलाई धेरै बेरदेखि किन हेरिरहेको भनेर सोधे तब म शिव भट्ट नाम गरेको ब्राह्मण हुँ मेरा घरमा एउटी कन्या छन् कन्या दान दिन भने ब्राह्मण कुमार खोज्दै हिँडिरहेको छु भने जस्तो कहीँ पाइन घर जान भनी हिँडेको तिमीलाई देखेर हेरिरहे तिमी को हो यस्तो शिवभट्टको कुरा सुनेर शिव शर्मा भन्दछन् हे शिवभट्ट ब्राह्मण म पनि शिव शर्मा नामको ब्राह्मण हुँ सोह्र वर्षको उमेरदेखि नै कसैले दिए कन्यादान लिन भनी हिँडेको अहिले सत्तरी वर्षको हुँदा पनि मलाई कन्यादान दिने कोही भएनन् मेरा भाग्यले आज तिमीलाई पाए ईश्वरको कृपाले हामी दुवैको काम पुग्यो हे पिता मेरा उपहार दया गरी तिम्री पुत्री मलाई कृपा गरेर देऊ सहर्ष बिन्ती छ ब्राह्मण भएर यो उमेर होन्जेल पनि मेरो विवाह हुन सकेको छैन अब तिमीले कृपा गरे कन्यादान पाउला यस्तो शिव शर्माले भनेको सुनेपछि शिव भट्ट ब्राह्मण भन्दछन् यस्तो उमेरका तिमीलाई बालक मेरो छोरी कसरी दिनु विशेष तिमी यस्ता कुरूपलाई कामदेवकी स्त्री जस्तै रति जस्तै सुन्दरी पुत्री अयोग्य छ शिवभट्टका कुरा सुनि शिव शर्मा फेरि भन्दछन् हे शिवभट्ट यस्तो आज्ञा नगर ती कन्या मलाई नदिए म हत्या गरी मर्नेछु र तिमीलाई ब्राह्मण हत्याको पाप लाग्नेछ शिव शर्माको यस्तो कुरा सुनेर शिव भट्ट मनमनै भन्दछन् त्यसको कर्ममा त्यस्तै लेखे रहेछ म के गरौँ त्यस दिन श्रापदिनी भिक्षुक रूप श्री महादेवकै श्रापको कारण नै हिसाब भइरहेको हो उनको श्राप टार्न इन्द्रले पनि सकेनन् रावणले पनि सकेन म जस्तो ब्राह्मणले कसरी सकुला यस्तो विचार गरेर मनमा अनेकन तरका कुरा खेलाउँदै खेलाउँदै शिव शर्मालाई लिएर शिव भट्ट घरतर्फ गए सती ब्राह्मणीले शिव शर्मालाई साथ लिएर आएको देखेर यो तपाईँले कसलाई किन ढाकेर ल्याउनुभयो भनेर सोधिन् तब शिव भट्ट भन्दछन् हे सती यज्ञ ब्राह्मण गर वर खोज हिँड्दा कहीँ पाउन सकिनँ घर जाउँ भनेर आउँदा यी गङ्गामा बसी सन्ध्या गर्न लागेका रहेछन् मलाई आएको देखेर सन्ध्या सकेर म आई को हो कहाँदेखि आयो भनी सोधे मैले म ब्राह्मण हुँ मेरो घरमा एउटी कन्या छ कन्यादान दिने ब्राह्मणको खोजी गर्न हिँडेको कहीँ भने जस्तो नपाउँदा अब म घर फर्काउँदैछु भने तपाईँले म पनि ब्राह्मण हुँ सोह्र वर्षको उमेरदेखि नै कसैले दिए कन्यादान लिन भने हिँडेको तिम्रो पुत्री मलाई कन्यादान देऊ भने मैले हे शिव शर्मा यस्ता उमेरका वृद्ध कुरूपलाई कामदेवकी स्त्री जस्तै रथी जस्तै मेरी छोरी योग्य छैन यस्ता कुरा नगर भने बहिनीले यस्तो आज्ञा नगर ती कन्या मलाई दान नगरे म आत्महत्या गरी मर्नेछु भनेर मसँग भने तब यो अनर्थ भयो ब्राह्मणको हत्या लियौँ कि गोमा कन्यादान गरेर दिउँ आफ्ना पति शिव भट्टको यस्तो वचन सुनेर सती ब्राह्मणे भन्दछिन् हे स्वामी त्यस्तो कुरा नगर यो त कान नसुनी बुढो डेढो कुहिरो आँखा भएको कपाल फुलेको कालो मुखबाट रियाल बगाइरहने दारा निस्केको यस्तालाई मध्याहकालका सूर्यको जस्तो तेज कि पूर्ण चन्द्रको जस्तो मुखको कान्ति कि हात्तीका सुण जस्तो पाखुरा तिग्रा भए कि बाघको जस्तो कमर भएकी सावित्रीकी जस्तो पैताला कि सुन जस्तो पहेँलो जिउ भएकी राजहंसको जस्तो गमन हिँडाइ भएकी कोइली झै मिठो स्वर कि मेरी छोरी त्यसलाई कसरी दिऊ दिन्न अर्काको कन्या दिएनन् भनेर जतिले हत्या गरेर मरान् त्यो हत्या हामीलाई लाग्दैन कदाचित तपाईँलाई यस कुराको भय सन्देह छ भने त्यो हत्या गरी मरोस् त्यो पाप म आफ्नो कपालमा थापुलिएँ यस्ता घुर्कीले डराउनु पर्दैन त्यसले त हजार ब्रह्म हत्या लाए पनि म कन्या दिने छैन पृथ्वीमा अरू कोही ब्राह्मण छैनन् कि कसो तपाईँले खोज्न नसकेको हो भने म गएर खोजेर ल्याउँछु भने सती ब्राह्मणीले शिव भट्टलाई भनेको कुरा सुनि शिव शर्मा ब्राह्मण भन्दछन् हे माता संसारमा बुढा पनि छन् बालक पनि छन् राम्रा पनि छन् नराम्रा पनि छन् कसैका सन्तान धेरै छन् कसैका छँदै छैनन् कसैका आफूभन्दा उमेर पाकेकी स्त्री कसैका अत्यन्त वृद्ध पति पनि छन् कोही धनी छन् कोही गरिब छन् कुमालेको चक्र चाहिँ घुमिरहेको यो संसारमा बुढो सबैले हुनुपर्छ बुढो नहुने कोही छैनन् यस अर्थले ती कन्या मलाई दिनुहोस् नदिए तपाईँ दुवैलाई दुवै स्त्री पुरुषलाई सरापेर प्राण त्याग गर्नेछु भनेर प्राणवायु खिचेर ब्रह्माण्डमा पुरै मर्न तयार भए तब शिवभट्ट ब्राह्मण डडाएर भन्न थाले हे शिवसम्म ब्राह्मण त्यसो नगर मेरी पुत्री तिमीलाई दिन्छु भनेर बुझाइ गोडा धोई माथि लगे सती ब्राह्मणीले भने अझै मानेकी थिएनन् तब शिवभट्ट ब्राह्मण सती ब्राह्मणीलाई बुझाउन लागे हे स्त्री त्यस दिन सरापेर जाने भिक्षुक रूप श्री महादेव रहेछन् अब तेत्तिस कोटी देवता हाम्रो सहाय भएर आए पनि त्यो श्रापलाई भने टार्न सक्ने छैनन् दैवले गरी पारी ल्यायो गोमा यिनीलाई कन्यादान दियो ठिपी नगरे अब सामग्री तयार गर जब सती ब्राह्मण विचार गर्न थालिन् ओहो घोर आश्चर्य घोर आश्चर्य बुढाको र बालकको विवाह भएको देख्नु पर्यो निर्विवेकी विधाताले मेरी पुत्रीको निधारमा कस्तो लेखेको रहेछ न्वारणका दिन बालिका भाग्यमानी हुनेछन् सम्पूर्ण लोकले मान्नेछन् भनेर ब्राह्मणहरूले भनेका थिए त्यो पनि मिथ्या रहेछ हामीले नगर्ने कर्म त केही गरेका थिएनौँ सकेसम्म सबैको भलै नै गर्दथ्यौँ के पापले यस्तो भयो मेरी पुत्रीलाई श्राप दिने श्री महादेवले यो के गर्नुभएको हो यो अज्ञानले के नै जान्दथे र अनि श्राप दिएछन् भनेर ऐधैर्य अधैर्य भई साह्रै रुन लागिन् अनि शिवभट्ट ब्राह्मण भन्दछन् हे स्त्री नरौ दैवले यस्तो चिताए त्यस्तै हुन्छ शिव शर्माले शिव शर्मालाई खान पिउन दिएर सुत्ने ठाउँ खटाइदियो विस्मात नगर यस्तो आफ्नो पतिको वचन सुनेपछि सती ब्राह्मणीले अनेक तरको पकवान तयार पारेर खान पिउन दिइन् शिव शर्मा सुत्न गएपछि सती ब्राह्मणीले आफ्नो पुत्री गौमालाई काखमा राखेर स्नेहले आँखाबाट आँसु खसाली भन्न लागिन् हे प्यारी पुत्री तेरो विवाह हुने भयो त्यस वृद्ध ब्राह्मणलाई तेरो बाबाले कन्यादान दिनेछन् किनभने उस दिन तराई श्रापेर जाने भिचुक श्री महादेव रहेछन् त्यो श्राप तराई लाग्यो हामीलाई दोष नदे तैँले पनि सुर्ता नगर्नु तेरो कर्ममा लेखिएको कुरा अन्यथा गर्न कसलाई सामर्थ्य छ र हे घुमा भन्दै आँखाबाट बलिन्द्र आँखा धारा बगाइन् आँखाबाट बलिन्द्र आँसुका धारा बगाइन् यस्ता कुरा आफ्नी माताले भनेको सुनेर घुमा भन्दछन् हे माता तिमीहरूलाई केही दोष छैन मेरो कर्ममा यस्तै लेखेको रहेछ फेरि महादेवले दिएको श्राप मिथ्या गर्न को सक्दछ र मैले अहंकार गरी भिक्षुको रूपमा श्री महादेवलाई अनादर गरेको फल पाए जो मनुष्यले भिक्षा दिन आएका भिक्षुकलाई समयमा भिक्षा नदी पठाउला त्यो अवश्य दुःखमा पर्ला जो भिक्षा माग्न आएका भिक्षुकलाई भिक्षाले सन्तोष पारेर पठाउला त्यसले यसलोक र परलोकमा समेत सुख पाउनेछ हे माता तिमी सन्देह नगर बुढो भए पनि दरिद्र भए पनि खोरट भए पनि रोगी भए पनि लाटो भए पनि कुष्ठी भए पनि पापी भए पनि मलाई दैवले पारि ल्यायो रामचन्द्रजी जस्तालाई त दैव लागेर वनवास जानु पर्यो वनवासमा पनि रावणले सीतालाई हरण गरेर लग्यो फेरि श्री महादेव जस्तालाई पनि दैव लागेर कालकुट विष कण्ठमा राखी नीलकण्ठ भएर रहनु पर्यो फेरि युधिष्ठिर जस्ता सत्यवादी राजालाई पनि दैव लागेर राज्यबाट निकालिनु पर्यो र वनवास गुप्त बासमा समेत बस्नु पर्यो द्रौपदी जस्ती पतिव्रतालाई दैव लागेर दुर्योधनको सभामा दुशासनद्वारा बेजती खानु पर्यो फेरि बलि जस्ता दातालाई पनि दैव लागेर पातालमा गएर बस्नु पर्यो मायाका पति श्रीकृष्णले दैव लागेर आफ्नै अगाडि आफ्नै नाति अनि अनिरुद्धलाई नागपासले बाँडासुले बाँधेको र छप्पन्न कोटी यदुवंशको नाश भएको देख्नु पर्यो फेरि ब्रह्माण्ड र त्यसमा भएका जीव जन्तु जड चैतन्य आदि समस्त सृष्टि गरी ब्रह्मालाई दैव लाग्दा आफ्नो शिर कटाएर रहनु पर्यो फेरि देवताका राजा देवेन्द्रलाई दैव राख्दा राज्य छोडी भाग्नु पर्यो हे माता दैवको गति लङ्घन गर्न कसैले सक्दैन जस्तै घडाली कस्तै धेरै पानी भएको समुद्रमा गएर डुबाए पनि पानी खडाभरि मात्र आउँदछ त्यस्तै आफ्नो भाग्यमा लेखेको मात्र पाइन्छ सन्देह नगर तिमीले दिएको ठाउँमा म खुसी साथ जाउँले यस्तो गुमाको वचन सुनेपछि सती ब्राह्मणी खुसी भएर भन्दछिन् हे गोमा त धन्य रहेछस् यस्तो बालक अवस्थामा पनि यस्तो ज्ञानको कुरा गर्ने भनेर रातभरि आमा छोरी कुरा गरिबसे भोलिपल्ट शिवभट्ट ब्राह्मणले नाउलाई काठमाडौँ पठाएर नाउलाई डाक्न पठाएर शिव शर्माको कपाल खौरेर लगाए मन परेको मिठो मसिनो खान पाउँदा शिव शर्मा पनि हृष्टपुष्ट भएर मोटाए त्यसपछि शिव भट्ट ब्राह्मणले लग्न ठराई कन्यादानको सामग्री तयार पार्न लगाई नाना मङ्गल यात्रा गरी आफ्ना मर्यादाले गोमालाई मणिमाणिकको हिरा मोती इत्यादि पहराई शिव शर्मालाई कन्यादान दिए गोमाले हातमा फुलको मालाले शिव शर्माको गलामा श्रद्धापूर्वक पहिराइन् र दण्डवत गरिन् कन्यादान सकेपछि शिव भट्टले ढाकेका ब्राह्मणहरूलाई भोजन गराई श्रद्धापूर्वक दक्षिणा दिए र ब्राह्मणहरू आशीर्वाद दिँदै घरतर्फ लागे गुमा ब्राह्मणले शिव शर्मालाई बडो प्रीति प्रतिष्ठापूर्वक सेवा गरेर राखिन् इति श्रीस्कन्त पुराणे केदारखण्डे माघ महात्मे कुमार अगस्त्य सम्वादे श्री स्वस्तानी परमेश्वर्या व्रत कथा गोमा कन्यादान नाम विश्व तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धुसरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र प्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पतत् वचन रूपी बाढले मुखबाट निस्केर अर्काको मर्म स्थानमा नै चोट पुर्याउँछ त्यसबाट आहत व्यक्ति तर्पिरहन्छ अत जान्ने विद्वानले कहिले पनि कटु वचन बोल्नु हुँदैन पद्मनाभं भव भव निज व्यक्तिको संगत गर्नाले मनुष्यको बुद्धि नष्ट हुन्छ मध्यम कोटिका व्यक्तिहरूको संगतले बुद्धि मध्यम स्तरको हुन्छ उत्तम गुणका व्यक्तिहरूसँगको संगतले व्यक्तिले श्रेष्ठता प्राप्त गर्दछ स्रोत महाभारत वन पर्व बगबग गर्नुभन्दा मौन हुनु राम्रो बताइएको छ यो बाढीको पहिलो विशेषता हो सत्य बोल्नु बाढीको दोस्रो विशेषता हो प्रिय बोल्नु बाढीको तेस्रो विशेषता हो धर्म सम्मत कुरा भन्नु बाढीको चौथो विशेषता हो यसमा उत्तरोत्तर श्रेष्ठता छ स्रोत महाभारत उद्योग पर्व मनमा क्रोध छैन जो अरूको दोष देख्दैनन् जो अहंकार र ईर्ष्याले रहित छन् जो आफ्नो मनलाई नियन्त्रणमा राख्दछन् र जो सरल छन् त्यस्ता व्यक्तिलाई शिष्टाचारी भन्दछन् स्रोत महाभारत वन पर्व घा